Thank you. र म तिम्रो आँसु बनिदिएको छु तिम्रो कोमल मुटुमा म राख्न कहाँ कहाँ बिल्छु र त्यो मुटु मैले दुखाएको छु बुझिन मैले जब तिमी मसँग थियो जब महसुस गरे मैले तर तिमी टाढा भइसक्यौ या आउँछ रहो महसुस गरे मैले तर तिमी टाढा भइसक्यो याद आउँछ तिमीले भनेका कुराहरू आज छु पछता